घण्टा नेपाल भारत पश्चिमी सीमा बन्द हुने भएको छ दुई देशका स्थानीय प्रशासन र सुरक्षा प्रमुखहरूबीच निर्वाचन अवधिमा सिमानाका बन्द गर्नुका साथै सुरक्षा सतर्कता समेत बढाउने सहमति भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश बहादुर चन्दले जानकारी दिएका छन् आगामी फागुन तीन गते निर्वाचन तोकिएकाले फागुन एक गतेदेखि एक गते बेलुकी पाँच बजेबाट फागुन तीन गतेसम्म गड्डचौकी नाकामा नेपाल भारत आवागमनमा रोक लगाउने निर्णय भएको उनले बताएका छन् निर्वाचनका समयमा सोनाका नाका भएर नेपाल भारत वारपार गर्ने तेस्रो मुलुकका नागरिकलाई प्रमाणसहित आवजावत गर्न दिने सहमति समेत भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ सीमावर्ती भारतीय सहर वनवासामा बसेको बैठकमा अत्यावश्यक सवारी साधनलाई सुचारू भएका वैधानिक नाकाहरूबाट मात्रै निर्वाचन अवधिभर सञ्चालन हुने प्रहरी उपरीक्षक चन्दले बताएका छन् डडेद्रामा गाविसहरूलाई साक्षर घोषणा गर्ने अभियान तीव्र रूपमा चलिरहेको छ अस्ति मात्रै जिल्लाको बगरकोट गाविसलाई साक्षर घोषणा गरिएकोमा हिजो चिपुर गाविसलाई पनि साक्षर घोषणा गरिएको छ दुई नगरपालिका र अठारवटा गाविस रहेको जिल्लामा योसँगै साक्षर गाविसको संख्या तेह्र पुगेको छ हिजो चिपुर गाविसलाई एक औपचारिक कार्यक्रमका बीस साक्षर घोषणा गरिएको हो साक्षरताका लागि तोकिएका बाह्रवटा मापदण्डमध्ये गाविसले न्यूनतम सातवटा मापदण्डहरू पूरा गरेर गाविसमा रहेका पन्ध्रदेखि साठी वर्ष उमेर समूहका कुल जनसङ्ख्या एक हजार नौ सय बाइस मध्ये एक हजार आठ सय चौहत्तरजना साक्षर रहेको पाइएपछि गाविसलाई साक्षर घोषणा गरिएको चिपुर गाविस सचिव भवानी सिंह ऐडीले जानकारी दिएका छन् साक्षर घोषणा कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा अधिकारी वसन्त कुमार खत्री रहेका थिए हिजो चिपुर साक्षर घोषणा भएसँगै अब जिल्लाका दुई नगरपालिका र पाँचवटा गाविस मात्रै साक्षर घोषणा हुन बाँकी रहेका छन् अमरगढी र परशुराम नगरपालिका तथा गाङखेत देवलदिपेपुर रूपाल भागेश्वर र आलिताल गाविस मात्रै साक्षर घोषणा गर्न बाँकी रहेका हुन् समयजी भद्रपुर गणेशपुर कोटेली बेलापुर नवदुर्गा अजयमेरो कैलपालमाण्डो मष्टमाण्डो मणिलेक अस्सी ग्राम बगरकोट गाविस यस अघि नै साक्षर घोषणा भइसकेका छन् बजाङको डोगडीमा रहेको सुरमादेवी साना जलविद्युत आयोजना पञ्चासी करोडको लागतमा मर्मत गरियो मर्मत भए पनि बिजुली बाल्न पाउँदा स्थानीय बासिन्दा खुसी थिए तर उनीहरूको खुसी दिएको भने हुन सकेन करोडौँको लागतमा निर्माण मर्मत भएको चार महिना बित्न नपाउँदै आयोजना काम नलाग्ने भएको छ सानोतिनो नयाँ आयोजना बनाउन लाग्ने पैसा खर्च गरेर मर्मत गरिएको सुरमादेवी आयोजना चार महिनापछि नै बिग्रिएको हो बझाङको सदरमुकाम र आसपासको क्षेत्रका बासिन्दाका लागि भन्दै दुई हजार उनपचास सालमा जापान सरकारको सहयोगमा निर्माण गरिएको सुरमादेवी साना जलविद्युत आयोजनाको मर्मत पनि जापान सरकारकै अनुदान सहयोगमा नै भएको हो गएको सेप्टेम्बर महिनामा काम सम्पन्न गरेको प्रमाणपत्र पनि दिइयो जापानी निर्माण कम्पनी मारुसिन सीताकोले मर्मत गरेको हो तर मर्मत गरेको चार महिना नबित्दै आयोजनाको विद्युत सेवा पटक पटक अवरुद्ध हुन थालेको छ मर्मत गर्ने जिम्मा पाएको कम्पनीले तोकेका काम सबै पूरा नगरेकाले समस्या देखिएको शर्मादेवी विद्युत प्रालीले जनाएको छ मर्मत कार्यको डिजाइनमा नै त्रुटि रहेकाले समस्या भएको जानकारहरूले बताएका छन् बाँधबाट इन्टेकमा पानी पठाउने ठाउँमा राखिएको फोहोर छान्नेमा फोहोर अड्किएर पानी प्रवाहमा नै समस्या हुने र विद्युत नियमित हुन नसकेको सुरमादेवी विद्युतले जनाएको छ बाँधबाट इन्टेकसम्म पानी लैजाने नहर पनि विभिन्न ठाउँमा चुइने गरेको र पानी जम्मा गर्ने इन्टेक पनि मर्मत नगरी छाडेका कारण समस्या भएको हो मर्मतपछिको दुई महिनासम्म दिनको आठ घण्टा बिजुली नभए पनि अरू बेला त्यहाँका बासिन्दाले बत्ती बाल्न पाएका थिए तर अहिले लगातार छत्तिस घण्टासम्म लोड सेडिङ हुने गरेको छ विद्युत सेवा अनियमित हुँदा सरकारी कार्यालय कल कारखाना तथा उद्योगको काम प्रभावित भएको छ नेपाल विद्युत प्राधिकरणको सामुदायिक ग्रामीण विद्युतीकरण विभागका निर्देशक रामेश्वर कलवारले यो समस्याको बारेमा प्राधिकरण जानकार रहेको र यस विषयमा निर्माण कम्पनीसँग छलफल गरिरहेको बताएका छन् निर्माण कार्यमा भएका त्रुटि सच्याउने विषयमा पनि प्राधिकरणले निर्णय गरेर परामर्शदाता निकाय जापान सहयोग निकर नियोग र निर्माण कम्पनी दुवैलाई जानकारी दिइसकेको उनले बताएका छन् तर स्थानीय बासिन्दा भने आफ्नो गाउँमा बिजुली बाल्ने भन्दै आयोजना मर्मतका लागि खर्च गरेको पञ्चासी करोड रुपैयाँमा बालुवा पानी हाले जस्तै भएको गुनासो गर्ने गरेका छन् व्यवस्थापनको जिम्मा लिएका उपभोक्ता समितिले मर्म सम्भार नगर्दा बैतडीको ग्रामीण क्षेत्रमा रहेका लघु जलविद्युत आयोजना बन्द हुने क्रम बढेको छ दुई तीन वर्ष बत्ती बलेपछि गाउँमा रहेका योजना बन्द हुन थालेका हुन् एक वर्ष एक दुई वर्षसम्म विद्युत उत्पादन गरेका ती आयोजना मर्मत सम्भारको अभावमा धमाधम बन्द भएका हुन् लाखौं मूल्य बराबरका विद्युत उत्पादन गर्ने मेसिन खोलामै अलपत्र हुनुका साथै विद्युत प्रसारण लाइनका तार खम्बा समेत गायब हुन थालेका छन् बिग्रेका आयोजना मर्मतको लागि उपभोक्ताले आर्थिक स्रोत जुटाउन नसक्दा बन्द भएको स्थानीय बासिन्दाले बताएका छन् दुई हजार अन्ठाउन्न सालमा निर्माण भएको शिवलिङ गाविसमा रहेका दस किलोवाट क्षमताको सिराडी खोला लघु जलविद्युत आयोजना सोही वर्ष निर्माण भएको आठ किलोवाट क्षमताको बल्ली खोला लघु जलविद्युत आयोजना त्यसको दुई वर्षपछि निर्माण भएको अठार किलोवाट क्षमताको न्युलाली गाड लघु जलविद्युत आयोजना र दुई हजार पैँसठी सालमा निर्माण सम्पन्न भएको सोह्र किलोवाट क्षमता भएको नुवाघरी गाड लघु जलविद्युत आयोजना अहिले बन्द रहेका छन् जिल्ला विकास समिति ऊर्जा तथा वातावरण शाखा स्थानीय र विभिन्न सङ्घ संस्थाको आर्थिक सागमा निर्माण भएका ती आयोजना दिगो हुन नसक्दा स्थानीय बासिन्दालाई समस्या भएको छ जिल्ला विकास समितिका अनुसार जिल्लामा उन्नाइसवटा लघु जलविद्युत आयोजना रहेका छन् ती आयोजनाबाट एक सय छ्यासी किलोवाट विद्युत उत्पादन हुँदै आएको भए पनि अहिले भने आधाभन्दा बढी आयोजना बन्द हुँदा विद्युत उत्पादन पनि घटेको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ भादी समुदायका बालबालिकाले आफ्ना बुवाआमाका कारण आफूहरूको भविष्य बर्बाद भएको बताएका छन् उनीहरूले आफूले पढ्न नसक्नुको पछाडि आफ्ना अभिभावकको मुख्य दोष रहेको गुनासो गरेका छन् विपन्न भादी समुदायका बालबालिकाहरूले अहिलेसम्म शिक्षा आर्जन गर्न नसकेको अवस्थालाई मध्यनजर गरी जिल्लाको एक संस्थाले किन पढ्न सक्दैनन् वादी समुदायका बालबालिका भन्ने विषयमा सरोकारवाला बीच छलफल गराएको छ अन्तर्क्रिया कार्यक्रममा वादी समुदायका बालबालिका उनीहरूका अभिभावक उनीहरू पढ्ने विद्यालयका शिक्षक राजनीतिक दलका नेता बालबालिकासँग सम्बन्धित काम गर्ने सरकारी तथा गैर सरकारी निकाय र संचारकर्मीको सहभागिता रहेको थियो कार्यक्रममा सहभागी प्रमिला बादीले भनिन् बुवामा आमा आफूप्रति चासो राख्दैनन् समयमा खाना नबनाउने सरसफाइमा ध्यान नदिने मदिरा सेवन गरेर जताभावी गर्ने हुँदा हामीले पढ्न नसकेका हौं भादी अभिभावकले छोराछोरीहरूको पढ्ने बानी नभएको बजारमा डुल्ने माछा मार्न जाने भएकाले पढ्न नसकेको बताएका छन् पुस्तोदेखि बझाङको सदरमुकाम चैनपुर र थलारा खोलीमा बस्ती आएका वादी समुदायको अहिलेसम्म कसैले पनि दस कक्षा पास गर्न सकेका छैनन् भने उनीहरूले सम्मानित रूपले जिउन पनि सकेका छैनन् अहिले पनि वादी समुदायमा महिलाहरू यौन व्यवसाय गर्ने पुरुषहरू मागेर खाने जाँड रक्सी खाएर कलह झगडा गर्ने सरसफाई नगर्ने जस्ता कमजोर अवस्था रहेको छ अहिले बझाङमा त्रिचालिस परिवार रहेका बादी समुदायमा तीसजना विद्यालयमा भर्ना भएका छन् सरकारी स्वामित्वमा रहेको नेपाल टेलिकमको लापरवाहीका कारण कञ्चनपुरको दक्षिणी क्षेत्रका उपभोक्ता मारमा परेका छन् नमस्तेका सिम कार्ड प्रयोग गर्ने उपभोक्ता नमस्ते सिम कार्डले काम गर्न छाडेपछि मारमा परेका हुन् टेलिकमले क्षमता विस्तार र सेवा बारेमा बेला बेलामा चेक जाँच नगर्दा बेलडाँडी बेलौरी क्षेत्रका नमस्ते सिमका प्रयोगकर्ता समस्यामा पर्दा समेत सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन नमस्तेको नेटवर्कले काम गर्न छाडेपछि सम्पर्क हुन नसक्ने तथा फोन अन्तै लाग्ने जस्ता समस्या देखिएका छन् नमस्ते सिमका प्रयोगकर्ता मनोरथ भट्टले विगत दुई महिनादेखि यस यस्तो समस्या देखिएको बताएका छन् बेलौरी र बेलडाँडीको बजार क्षेत्रमा भन्दा गाउँ बस्तीहरूमा यो समस्या बढी देखिएको छ यता नेपाल टेलिकम महेन्द्रगढ शाखाका प्रमुख बसन्त लिन्थेपले भने दक्षिणी क्षेत्रका टेलिफोन लाइनमा आएको समस्याका विषयलाई टेलिकमलाई गुनासो आएको बताउँदै समस्या चाँडै सुधार गर्ने पक्षमा आफूहरू रहेको दावी गरेका छन् चितौन जिल्ला घरमै हाल धनगढीको ट्राफिक चौरामा बस्दै आएका तीस वर्षकी लक्ष्मी भण्डारीको शुक्रबार राति उनका श्रीमान परशुराम भण्डारीको कुटाईबाट ज्यान गएको छ जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय एक होटलमा सुरक्षा गार्डको रूपमा कार्यरत भण्डारीको कुटपिटबाट घाइते भएकी लक्ष्मीको उपचारका लागि अस्पताल पुर्याउँदा बाटोमै ज्यान गएको हो मादक पदार्थ सेवन गरी डेरा पुगेका परशुराम र लक्ष्मीबीच विवाद भएको थियो प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ धनगढी उपमहानगरपालिका वडा नम्बर चारमा रहेको श्री शिवपुरी उत्तर रामेश्वरम ज्योतिर्लिङ धाममा यही माघ उनातिस गतेदेखि फागुन तेह्र गतेसम्म आयोजना हुन लागेको ज्योतिर्लिङको प्राण प्रतिष्ठाको तयारी तीव्र रूपमा भइरहेको आयोजकले जानकारी दिएको छ एक सय आठ फिट अग्लो ज्योतिर्लिङ एक सय आठ तुलसी मठ एक सय आठ गौमुखी धारा नेपाल माताको मन्दिर सूर्यनारायणको मन्दिर लगायत अन्य थुप्रै धार्मिक आस्थाको धरोहरको रूपमा रहेको श्री शिवपुरी उत्तर रामेश्वरम ज्योतिर्लिङ धामको श्री पशुपतिनाथ मन्दिरका मूल भट्ट अर्थात् प्रधान अर्चकले उद्घाटन गर्ने धामका अध्यक्ष एवं समाजसेवी श्यामा तायलले बताएका छन् माघ उन्तिस गतेदेखि फागुन एक गतेसम्म ज्योतिर्लिङ्गको प्राण प्रतिष्ठा गरिने र फागुन दुई गते पशुपतिनाथ मन्दिरका मूल भट्ट प्रधान अर्चकले उद्घाटन गर्ने बताउँदै अध्यक्ष तायलले उद्घाटन पश्चात हेलिकप्टरबाट मन्दिर र धनगढी वरिपरि पुष्पवृष्टि गरिने बताएका छन् सो अवधिमा शिवपुरी उत्तर रामेश्वरम ज्योतिर्लिङ्ग धाममा प्रखर पुराणवाचक पण्डित धर्मराज आत्रेयबाट सङ्गीतमय भागवत प्रवचन गरिने विवाह व्रतबन्ध चौबिस पूजा लगायतका अन्य धार्मिक कार्यहरू गरिने आयोजकले जनाएको छ अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित एउटा घटना घटेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अप्तरियाले जनाएको छ हिजो दिउँसो तीन बजीतिर अछाममा बसले ठक्कर दिँदा एकजना घाइते भएका छन् मंगलसेन नेपाली सेनाको ब्यारेक अगाडि नाचार ख चौध शून्य दुई नम्बरको बसले ठक्कर दिँदा मङ्गलसे नगरपालिका पाँच बस्ने मरो ढुङ्गानालाई सामान्य चोटपटक लागेको छ अब आज दिनभरिको मौसमी पूर्वानुमान आज दिउँसो मुलुकभर नै मौसम बदली हुने देखिए पनि यता पश्चिमी